माया कम देखाउँछ बढी रकम देखाउँछ धनी मानीले आफ्नो धन हरदम देखाउँछ मलाई आज फकीर जस्तो हुलियामा देखेर मलाई आज फकीर जस्तो हुलियामा देखेर सूर्यले पनि तापक्रम अधिकतम देखाउँछ धनी मानीले आफ्नो धन हरदम देखाउँछ कमजोर नठान तिमी आफ्नो प्रतिस्पर्धीलाई कमजोर नठान तिमी आफ्नो प्रतिस्पर्धीलाई तिमी बन्दुक देखाउँछौ ऊ बम देखाउँछ धनी मानीले आफ्नो धन हरदम देखाउँछ एउटा भनाई सुन्नुहोस् एक्काइसौं शताब्दीको एउटा भनाई सुन्नुहोस् एक्काइसौं शताब्दीको टुङ्गाले पनि आफूलाई नरम देखाउँछ धनी मानीले आफ्नो धन हरदम देखाउँछ तिमी अध्ययन गर आजकलको यो दुनियाँ तिमी अध्ययन गर आजकलको यो दुनियाँ घाउ बनाइदिन्छ अनि मलम देखाउँछ माया कम देखाउँछ बढी रकम देखाउँछ धनी मानीले आफ्नो धन हरदम देखाउँछ गजलकार मार्मिक रोशनको चाँदनी गजल संग्रहमा संग्रहित यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा तपाईँले इमेल मार्फत पठाउनुभएका गजलहरू र केही पुस्तकभित्र संग्रहित गजलहरू वाचन गर्नेछु धेरै बुलबुलिनले गजल पठाएर आएन भन्नुभएको थियो र मैले केही चाड विशेषका गजलहरू बाहेक अब लगभग आजदेखि मेरो इमेलमा इनबक्समा प्राप्त भएका सबै गजलहरू वाचन गरेर सकाएको छु र यदि तपाईँ गजल पठाउन चाहनुहुन्छ भने उत्कृष्ट गजलहरू पठाउने ठेगाना बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँ इमेल गरेर हामीलाई गजलहरू बुलबुलका लागि पठाइदिन सक्नुहुन्छ बियुएल बियुएल एसएचआईटीवाईए साहित्य एट जीमेल डट कममा तपाईँले आफूले वाचन गराउन चाहेको गजल बुलबुलका लागि पठाउनुहोला अब आजको पहिलो रात्रि प्रस्तुति सुमधुर हिन्दी उर्दू गजलको प्रस्तुति छ आज श्रेया घोषालको आवाजमा हमे भी प्यार कर लिए Joe. शिक्षाले यही माटोमा बाँच्न सिकाएन यो शिक्षाले यही माटोमा बाँच्न सिकाएन देशमा बसी एउटै सिनको भाँच्न सिकाएन जो आए नि आफ्नै निम्ति जोडे सम्पत्ति जो आए नि आफ्नै निम्ति जोडे सम्पत्ति जनता र देशको निम्ति साँच्न सिकाएन देशमा बसी एउटै सिनको भाँच्न सिकाएन नाचिरहे सधैँभरि कोही अरूको इसारामा नाचिरहे सधैँभरि कोही अरूको इसारामा आफ्नै तालमा कसैले नि नाच्न सिकाएन देशमा बसी एउटै सिंहको बाँच्न सिकाएन समयले नि दौडाइरह्यो हल्लाकै पछाडि समयले नि दौडाइरह्यो हल्लाकै पछाडि साँचो अनि झुटो कहिल्यै जाँच्न सिकाएन यो शिक्षाले यही माटोमा बाँच्न सिकाएन देशमा बसी एउटै सिनको बाँच्न सिकाएन सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी तीन घर भई अहिले काठमाडौँ पेप्सीकोला बस्दै आउनुभएका सुभाष चन्द्र भण्डारीको यो गजल थियो मैले यसलाई वाचन गरेँ उहाँले इमेलबाट हामीलाई पठाउनु भएको थियो मैले एकपटक फेरि अवगत गराएँ बुलबुल साहित्य एट जिमेल डट कममा गजल पठाइदिनु होला र तपाईँका गजललाई पनि वाचन गर्छौँ र तपाईँले गजल पठाउँदा सब्जेक्टमा बुलबुलका लागि गजल भनेर लेखिदिनु भयो भने छान्नको लागि मलाई सजिलो पर्छ छिटो भेटाउनको लागि सजिलो पर्छ भन्ने जानकारी गराउँदै अब आजको बुलबुलको अर्को एउटा गजलको पालो भएको छ तुम इतना जो इतना जो मुस्कुरा रहे हो तुम इतना जो मुस्कुरा रहे हो क्या हम है जिसको छुपा रहे हो क्या हम है जिसको छुपा रहे हो तुम इतना जो मुस्कुरा रहे हो में नमी हसी लबों पर पर क्या हाल है क्या दिखा रहे हो क्या हाल है क्या दिखा रहे हो क्या गम है जिसको छुपा रहे तुम इतना जो मुस्कुरा रहे हो जाएंगे जहर पीते पीते बन जाएंगे जहर पीते पीते ये अश्क जो पीते जा रहे हो क्या गम है जिसको छुपा रहे हो तुम इतना जो موسکره نهید موسیقی جن زخمو उम्र भर चला है जिन जख्मों को उम्र भर चला है तुम क्यों है छेड़े जा रहे हो तुम क्यों है छेड़े जा रहे हो क्या हम है जिसको छुपा रहे तुम इतना जो मुस्कुरा रहे हो रेखाओं का खेल है मुकद्दर रेखाओं से मात खा रहे हो रेखाओं से मात खा रहे हो क्या हम है जिसको छुपा रहे तुम थे ना जो मुस्कुरा रहे हो तुम थे ना जो मुस्कुरा रहे ना जो मुस्कुरा रहे हो कथा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल मलाई सधैँ तेरो खेताला हुने मन छैन मलाई सधैँ तेरो खेताला हुने मन छैन म धागो हुँ मलाई माला हुने मन छैन छाडिदे अब पोत्न रगतले महलहरू छाडिदे अब पोत्न रगतले महलहरू तेरा बुटको मलाई छाला हुने मन छैन म धागो हुँ मलाई माला हुने मन छैन मेरो पनि मन छ होला एक सरो लाउने मेरो पनि मन छ होला एक सरो लाउने बो तेरो जडौरी तेरै टाला हुने मन छैन म धागो हुँ मलाई माला हुने मन छैन तेरो घरमा मार्सी मैले पाइन बासी ढिँडो तेरो घरमा मार्सी मैले पाइन बासी ढिँडो तेरो खेतको धानको बाला हुने मन छैन म धागो हुँ मलाई माला हुने मन छैन तेरो मजदुरले बनेको यो जगत तेरो मेरो मजदुरीले बनेको यो जगत तेरो तेरै तागत तेरै गोठाला हुने मन छैन मलाई सधैँ तेरो खेताला हुने मन छैन म धागो हुँ मलाई माला हुने मन छैन राजेश तुफान कार्कीको तुफान गजल संग्रहभित्र संग्रहित यो गजल वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्छु मैले आजको बुलबुलमा विभिन्न गजल संग्रहहरू र तपाईँले इमेलबाट पठाउनुभएका गजल वाचन गर्दै सुमधुर रात्री उर्दू गजलहरू हिन्दी र त्यसै गरी उर्दू गजलहरू सुनाइरहेको छु बुलबुलमा अर्को एउटा गजल छ मलाई इमेलबाट प्राप्त भएको रुद्रपुर कञ्चन गाउँपालिका घर भई अहिले युएई बस्दै आउनुभएका सिबी सुनार मनिषाको उहाँको गजल यस्तो छ दिल दुखाएर जान्छ जो पनि आउँछ दिल दुखाएर जान्छ जो पनि आउँछ उसकै याद किन घरिघरि आउँछ नसम्झिनु है भनी पत्र पठाएको थिए नसम्झिनु है भनी पत्र पठाएको थिएँ जवाफमा यता किक्क बाडुल्की आउँछ उसकै याद किन घरिघरि आउँछ मर्नु पर्नेछ सबैलाई रिस राखिएका लागि मर्नुपर्नेछ सबैलाई रिस केका लागि जन्मेपछि एक दिन पक्कै समाधि आउँछ उसकै याद किन घरिघरि आउँछ धनको मुख कालो हुन्छ हो रहेछ सायद धनको मुख कालो हुन्छ हो रहेछ सायद म आफै टुहुरो हुन्छु यस बापत कति आउँछ उसकै याद किन घरिघरि आउँछ जो हत्याको आरोपमा कारागार काटिरहेछ जो हत्याको आरोपमा कारागार काटिरहेछ म निर्दोष छु भन्दै एउटा कैदी आउँछ दिल दुखाएर जान्छ जो पनि आउँछ उसकै याद किन घरिघरि आउँछ रुद्रपुर कञ्चन गाउँपालिका घर भई अहिले युए बस्दै आउनुभएका शिवी सुनार मनिषाको गजल मैले वाचन गरे अब फेरि साङ्गीतिक गजलको पालो छ अच्छी सुरत नकमाउँदै सम्पत्ति धन घर जान मन लाग्छ नकमाउँदै सम्पत्ति धन घर जान मन लाग्छ कसरी बुझाउँ बैरागी मन घर जान मन लाग्छ मोबाइल फेसबुक इमो भाइबर केही चलाउँदिनन् मोबाइल फेसबुक इमो भाइबर केही चलाउँदिनन् सुन्नलाई आमाको वचन घर जान मन लाग्छ कसरी बुझाउँ बैरागी मन घर जान मन लाग्छ कुरी बस्लिन् हजुरआमा अन्तिम सम्म कुरी बस्लिन् हजुरआमा अन्तिम साझसम्म यो सब सम्झी बढ्छ धड्कन घर जान मन लाग्छ कसरी बुझाउँ वैरागी मन घर जान मन लाग्छ दसैँ आउँछ तिहार आउँछ मेला पर्व आउँछ दसैँ आउँछ तिहार आउँछ मेला पर्व आउँछ निराश हुँदै साथी भन्छन् घर जान मन लाग्छ कसरी बुझाउँ बैरागी मन घर जान मन लाग्छ बाध्यताको झोला बोकी जान्छु नभने बाध्यताको झोला बोकी जान्छु नभनी रिसाको होला खेल्ने आँगन घर जान मन लाग्छ कसरी बुझाउ बैरागी मन घर जान मन लाग्छ तस्बिर हेरी याद रोक्ने कोसिसमा थिए तस्बिर हेरी याद रोक्ने कोसिसमा म थिए झर्छ आँसु त्यही बेला झन् घर जान मन लाग्छ न कमाउँदै सम्पत्ति धन घर जान मन लाग्छ कसरी बुझाउ बैरागी मन घर जान मन लाग्छ सुनकुडा बझाङ घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका डिबी तनावको गजल थियो यो सुनकुडा बझाङका डिबी तनावको गजलपछि अर्को एउटा गजल छ मेरो हातमा नुवाकोट भद्रुटारबाट नारायण सिटौला नाजुकले पठाउनु भएको गजल यसलाई वाचन गर्छु कसैलाई पेटको कसैलाई महलको चिन्ता छ कसैलाई पेटको कसैलाई महलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ हिजो बाटामा बसेर कचौरा थाप्ने आज भन्छ हिजो बाटामा बसेर कचौरा थाप्ने आज भन्छ मलाई पैसा अनि पसलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ गाउँघरतिर बेकाम बगिरहन्छ पानी जहिले गाउँघरतिर बेकाम बगिरहन्छ पानी जहिले भन्छन् राजधानी बस्नेहरू जलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ हिजो आज चरा पनि आउन छोडे वनमा हिजो आज चरा पनि आउन छोडे वनमा यसै कुहिन्छ कि बोटमै काफलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ जाडोमा दिन्छौ पछ्यौरीको साटो सल तिमी जाडोमा दिन्छौ पछ्यौरीको साटो सल तिमी यस्तै उल्टो चलेको आजकलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ हिजो भोकै मर्दा कर्णालीका जनताहरू हिजो भोकै मर्दा कर्णालीका जनताहरू झण्डा बोक्दै भन्छन् हामीलाई दलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ पेट पाल्नै पर्दो रहेछ यहाँ बल नाजुक भए पनि पेट पाल्नै पर्दो रहेछ यहाँ बल नाजुक भए पनि कहाँ होला धन सफल र गलको चिन्ता छ कसैलाई पेटको कसैलाई महलको चिन्ता छ महाशय मलाई जहिले चामलको चिन्ता छ नुवाकोटको नारायण सिटौला नाजुकको यो गजल वाचन गरेपछि बुलबुलमा अब अर्को एउटा साङ्गीतिक कोसेली राख्दैछु क्या जाने किसी की प्यास किधर गई क्या जाने किसकी प्यास बुझाने किधर गई ये सर पे झूमर day. है हवस् त अब यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै बुलबुलको अन्त्यतिर छौँ हामी तपाईँको पनि गजल बुलबुलमा वाचन गराउनका लागि कृपया हामीले इमेल ठेगाना परिवर्तन गरेका छौँ बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले गजलहरू पठाइदिनुहोला र सब्जेक्टमा बुलबुलको लागि गजल भन्ने सब्जेक्ट राखिदिनु भयो भने गजल खोज्नको लागि सजिलो पर्छ र अहिलेसम्म मलाई इनबक्समा प्राप्त भएका सबै गजलहरू मैले वाचन गरिसकेको छु तपाईँको कुनै महत्वपूर्ण गजल छुटेको भए यो मितिको छुटेको छ भनेर खबर गरिदिनु भए पनि हुन्छ खबर मात्रै चाहिँ फेसबुकमा गर्दा पनि हुन्छ तर गजलकै लागि चाहिँ जिमेलमै तपाईँले पठाउनु पर्ने हुन्छ त्यो भएपछि सिलसिलाबद्ध रूपमा पंक्तिबद्ध राखेर मैले वाचन गर्न सक्छु हवस् त अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सङ्घर्षविष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै मार्मिक रोशनको गजल सङ्ग्रहभित्र संग्रहित एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु व्यापारी व्यापारीले बजार राख्यो व्यापारी व्यापारीले बजार राख्यो कसैले स्याउ कसैले अनार राख्यो बाउले बेरोजगार बढेको देखेछ बाउले बेरोजगार बढेको देखेछ आज छोराको नाम रोजगार राख्यो कसैले स्याउ कसैले अनार राख्यो प्रेमको पनि कानून बनाउनुपर्छ प्रेमको पनि कानून बनाउनुपर्छ कसैले ठूलो सभामा विचार राख्यो कसैले स्याउ कसैले अनार राख्यो प्रेमिकाबाट कुनै पनि उत्तर आएन प्रेमिकाबाट कुनै पनि उत्तर आएन प्रेमीले आफ्नो कुरा बार बार राख्यो कसैले स्याउ कसैले अनार राख्यो कसै कसैको मिठो मुस्कानकै लागि कसै कसैको मिठो मुस्कानकै लागि मार्मिकले आफैलाई कारागार राख्यो व्यापारी व्यापारीले बजार राख्यो कसैले स्याउ कसैले अनार राख्यो बुलबुल एउटा इरानी चरा बुलबुल